नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामी विगत केही सातादेखि प्रदीप नेपालको उपन्यास बर्बरिकको वाचन सुन्दै आएका छौं बादे प्रदीप नेपालले लेख्नु भएको छ छ महिना थचेर बसेँ म मेरो मनमा एउटा समग्र उपन्यास लेख्ने चाहना थियो हिजोको सङ्घर्षकालमा मैले रत्नकुमार बान्तवाको जीवनमा आधारित देउमाईको किनारमा र हरि नेपालको जीवनमा आधारित नवैलाउने फूल लेखिसकेको थिएँ मदन भण्डारी जीवराज आश्रित र मसँगै भएको बेला मेरो देउमाईको किनारमा उपन्यास पढेपछि जीवराज आश्रितले भन्नुभएको थियो लौ साहित्य लेखनको जिम्मा तपाईँलाई भयो हामीलाई पनि आफूसँग लैजानुहोला त्यति बेला हामी ठट्टाको हाँसो हाँसेका थियौँ तर जिम्मेवारी हस्तान्तरण गरे जस्तो लागेको थियो मलाई उहाँहरूको हत्या भएपछि यद्यपि मदन भण्डारीलाई मैले साहित्यमा बचाउनुपर्छ भन्ने लाग्दैन उहाँले नेपाली राजनीति तथा नेपाली समाजलाई लोकतन्त्र विधि र इमानको उपहार दिएपछि उहाँले नेपाली समाजलाई व्यक्तिको विशेषाधिकार नहुने गणतन्त्र उपहार दिएपछि उहाँ समकालीन नेपालको सबैभन्दा ठूलो मार्क्सवादी नेता हुनुभयो लोकतान्त्रिक कम्युनिस्ट पार्टीको पर्याय बन्नुभएका मदन भण्डारीको अर्को राजनीतिक परिचय आवश्यकतै पर्दैन पछिका म जस्ता सबै कम्युनिस्ट पार्टीका नेताहरू उहाँले सम्हाल्नु भएको परिचयभित्र व्यस्तित हुन पुग्यो उति बेला मदन भण्डारीको चर्को विरोध गर्नेहरूले पनि पछिल्ला दिनमा उहाँलाई कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका प्रमुख अभियन्ता भनेर स्वीकार गरेकै छन् मेरो उपन्यासका आधारमा उहाँको मूल्याङ्कन वा पुनर्मूल्याङ्कन हुन्छ भन्ने उल्टो सोच पनि मसँग छैन मलाई लागेको थियो मैले समकालीन नेपालको सबैभन्दा ठूला द्रष्टा नेता मदन भण्डारीलाई साहित्यमा उतारेर साहित्यका पाठकहरूको नजिक लैजान सक्तो मिहिनेत गर्नुपर्छ मदन भण्डारी साहित्यमा रुचि राख्ने मात्रै होइन साहित्य सृजनामा पुरस्कार समेत प्राप्त गर्ने एकजना साहित्यरथी हुनुहुन्थ्यो त्यसैले नेपाली साहित्यमा मदन भण्डारीको उपस्थिति हुनैपर्छ भन्ने आफ्नो विचारलाई अघि बढाउन मैले यो उपन्यासमा हात हालेँ उपन्यास सक्न मलाई गाह्रो थिएन तर यो उपन्यास हुन सक्यो कि सकेन भनेर निरकोल दिने जिम्मा भने पाठकहरूको जिम्मेवारीमा सुम्पिएको छु यो उपन्यास जन्मिनुको पछिल्तिर धेरै साथीहरूको आड भरोसा रहेको छ मित्र केदार शर्माका अतिरिक्त मदन भण्डारीका सहकर्मी मधुसूदन नेौपाने मदन भण्डारी आफैले भूमिगत राजनीतिका समयमा सामग्री र आश्रय लिएका साथीहरूलाई लुकाउन र भगाउन सजिलो पर्ने गरी बनाउनु भएको सात पिँढीको घरसम्म पुर्याउने गुरु बराल लगायत मित्रहरूलाई धन्यवाद दिन चाहन्छु भन्दै लेखक प्रदीप नेपालले लेख्नुभयो बर्बरिकको पाँचौं श्रृङ्खलाको वाचन अब सुरु हुन्छ थाकेको साँझमा राधाकृष्ण र लेखक घरभित्र छिरे अभियानको खर्च कटौती गर्न लेखक प्राय आफूले चिनेका साथीहरूसँग बस्थ्यो कोही नहुँदा मात्र ऊ टोलीको सदस्यका रूपमा उपस्थित हुन्थ्यो कहिलेकाहीँ भीष्म आफै उसको खोजनीति गर्थ्यो अलग्गै किन बसेको भनेर खै पनि गर्थ्यो तर लेखक भीष्मलाई सम्झाउने पारामा भन्थ्यो तपाईँलाई चाहिँदा म सधैँ हाजिरै छु अरू बेलामा म आफ्ना साथीभाइसँग बसेर प्रचार अभियानको यो यज्ञलाई सघाउने काम नै गरिरहेको हुन्छु गन्थन गन्थनमै सास टर्यो खाना खाएपछि एकछिन भीष्म अभियानको चर्चा गरेर उनीहरू दुवैजना सुते थाकेको हुनाले मस्त निधाएको थियो लेखक सपना हो कि विपना हो थाहा भएन उसलाई गोमा बनेपाबाट काठमाडौँ जाने बसमा चढी बस खाली खाली थियो गोमा ढोका छेउको सिटमा बसी ठुलो ज्यान बोकेकी गोमाले बसका दुवै सिट कब्जा गरी बस बनेपाबाट घ्यार गर्दै काठमाडौँतिर लाग्यो अनौठो त्यो त कतै नरोकी काठमाडौँ सहरभित्र छिर्यो झन् अनौठो अरू बसहरू जसरी आफ्नो पार्कमा नछिरेर त्यो जमलबाट उकालो पो लाग्यो झन् अनौठो लाग्यो लेखकलाई राधाकृष्णको घरमा सुतेको मान्छे जमलबाट उकालो लाग्दा त आफू पनि बसको पछाडिको सिटमा बसिरहेको भेटियो सडकमा कतै नरोकी बस बुढा नीलकण्ठतिर लाग्यो बसले शिक्षण अस्पताललाई पछाडि पार्यो बाँसबारी छाला जुत्ता कारखानालाई पनि त्यसले पछाडि पार्यो लेखकको आँखामा एउटा ठुलो जङ्गल देखा पर्यो त्यही जङ्गलभित्र फुत्त पस्यो बस जङ्गलभित्रको ठुलो घरको फराकिलो आँगनमा उनीहरू चढेको बस छिर्यो मातेकी गोमा बसबाट ओर्लिए उसले लेखकलाई पनि ओइ आइज मसँगै भनेर बसबाट ओह्रालिए मान्छेहरू छ्याप्पै बसेका थिए आँगनमा मधुर ध्वनि निकालेर सेक्सपियरकालीन सङ्गीत गुन्जिरहेको थियो वातावरणमा सबैलाई आँगनमै छोडेर गोमा घरभित्र छिरी आमै भित्र नजानु होला विदेशी महिला आएकी छन् एउटा टहलुवाले भन्यो सधैँ जङ्गिरहनेकोमा थपक्क भुइँमा बसी तर लेखक फुत्त छिर्यो टहलुवाले उसलाई रोक्नै भ्याएन Prince you need to think seriously कालो कपाल लाम्चो अनुहार भएकी त्यो अग्ली विदेशी महिला अगाडिको सोफामा बसेको गजधम्बी मान्छेलाई सुनाउँदै थिए सुशान्त तिमीले यो कुरा दाजुलाई सुनाउनुपर्छ आई एम फुल्ली हेल्पलेस म केही पनि गर्न सक्दिनँ किङसँग मैले कुरा गरिसकेँ उनले मेरो कुरा खाएनन् एउटा कुरा प्रष्ट भनौँ तिम्रो दाजु अब काम लाग्ने मान्छे रहेनन् विश्वभरिको कम्युनिस्ट आन्दोलन समाप्तिको डिलतिर लागिरहेको समयमा तिनले त्यो कम्युनिस्ट पार्टीको महासचिवलाई भेट्नै हुन दिन्थ्यो महारानीले भन्दै थिइन् राजाले भेटेको मात्र होइन अरे त्यो महासचिवले ठाडै राजालाई पञ्चायत मात्र होइन राजतन्त्र पनि समाप्त हुन्छ समेत भन्यो अरे राजा हुनुको दम्ब छोड्नुहोस् र जनतासँग मेलजोल बढाउनुहोस् पनि भन्यो अरे सुशान्तले कम्युनिस्ट पार्टीको त्यो महासचिवलाई गाली गरिरहे प्रिन्सले नगरी गाली सुनिरह्यो सुशान यी सबै कुरा महारानीले मलाई पनि बताउनु भएको छ उहाँ पनि दाजीसँग दिक्क हुनुहुन्छ but she is also helpless Prince सधैँभरि कोही पनि हेल्पलेस हुन सक्दैन मैले मेरो राष्ट्रप्रतिको जिम्मेवारी पनि निर्वाह गर्नुपर्छ यु सुड सपोर्ट मी त्यसका बारेमा तिमीले कुनै चिन्ता गर्नु पर्दैन दाजीको ताल देखेर मै लिएको छु अहिले कम्युनिस्टको हाउ बढेर तिमी जति चिन्तित छेउ त्योभन्दा कम चिन्तित छैन म त्यसैले तिमीलाई सपोर्ट गर्ने होइन म आफैले आफूलाई सपोर्ट गर्नुपर्ने अवस्थामा पुगेको छु हाम्रो देशको इतिहास तिमीलाई थाहै छ बुबा हजुरले बडो कष्टले आर्जेको यो राज्य दाजीको कारणले फिस्स समाप्त हुने सम्भावना झन्झन बढेको छ तिमीले महासचिव भनेको त्यही भीष्म भन्ने मान्छेको लयलयमा लागेर त होला दाजी हजुरले पुराना कमिज सुरालहरू राम्रा बनाउन पुरानो दर्जीलाई दरबार बोलाइ बक्सेछ यो त अति नै भयो आजभोलि त प्रत्येक बिहानीले मलाई चिन्ताको उपहार दिन थालेको छ चिन्ता गरेर केही पाइँदैन काम थालेपछि मात्रै गन्तव्यमा पुगिन्छ तिमी पनि राजासँग असन्तुष्ट छौ यति बेला महारानी पनि राजासँग असन्तुष्ट छिन् कम्तीमा पनि तिमी र महारानी एक ठाउँमा उभिन सक्ने अवस्थामा छौ तिमी र महारानी मिलेर एउटा अलायन्स बनाऊ आन्तरिक खचपचले तिमी महारानीमाथि या महारानी तिमीमाथि विश्वास गर्न सक्दैनौ भने तिमी अर्को अलायन्स बनाऊ हामी तिम्रो सफलताका लागि गर्नुपर्ने सबै सहयोग गर्छौँ तिमीलाई धेरै धेरै धन्यवाद let us shake our hands for the success of your mission Susan उठी प्रिन्स पनि उठ्यो दुवैले एकअर्कासँग दर्बिलो हात मिलाए दुवैका अनुहार उज्यालो भए लेखक पनि सुशान्तसँगै जान खोज्दै थियो गोमा फुत्त भित्रै पछि लेखकका पाइला कसैले बाँधे जसरी अड्किए महाराज त्यो कम्युनिस्ट पातकीले मेरा महाराजलाई मन गाली गर्यो ए हो र महाराज त्यसलाई दण्ड जरिमाना होस् र मलाई पुरस्कार बक्सियोस् हुन्छ हुन्छ लौ तँ जा हुरी जसरी आएको हावाको झोक्काले लेखकलाई तातेको सडकको बीचमा फ्याँकिदियो गोमाको महाराजले लौ जा त भनेर लेखकलाई बाटोतिर उडाइदिए जस्तो भयो लेखक जसँग भयो बाहिर बाक्लो सन्नाटा थियो उसले सम्झियो यो घर त राधाकृष्णको हो र नौ बजीतिर उयो ओछ्यानमा निधाएको थियो लेखक बर्बरीको बाहिरको दैलो भइसकेको थियो छोटो समयमै लागेपछि भित्तै भत्काउने गरी लाग्ने स्वभाव भएको हुनाले पनि लेखक र बर्बरीको सम्बन्ध बाक्लिएको थियो पछिल्लो कालमा बर्बरीक साथी जस्तो व्यवहार गर्न थालेको थियो लेखकसँग कहिलेकाहीँ लेखकलाई बर्बरीको व्यवहार अप्ठ्यारो लाग्ने खालको हुन्थ्यो आज पनि त्यस्तै भयो लेखक तपाईँ केही राम्रा काङ्ग्रेसी पत्रकारसम्म एउटा कुरा पुर्याउनुहोस् हाम्रो प्रजातन्त्र कलिलो छ यसलाई भत्काउने प्रयास दक्षिणपन्थी किताबबाट सधैँ भइरहनेछ उग्र वामपन्थीहरूले पनि यसलाई सकारेका छैनन् राजनीतिमा कहिलेकाहीँ नचिताएको ढङ्गमा दक्षिणपन्थी र उग्र वामपन्थको मेलमिलाप हुन्छ काङ्ग्रेसका बहुसङ्ख्यक नेताहरू यो कुरो बुझ्दैनन् या बुझ्न चाहँदैनन् हामीले उनीहरूलाई सम्झाउने कोसिस गर्नुपर्छ माले मण्डले मसाले एउटै हुन् भनेर भाषण गर्ने काङ्ग्रेसका महामन्त्रीसँग छलफल गरेर प्रजातन्त्रका लागि राष्ट्रिय सहमति बनाउन सकिँदैन त्यसैले हामीले प्रधानमन्त्रीको समूहसँग सम्बन्ध बढाउनुपर्छ मेरो प्रस्ताव उनीहरूसम्म पुर्याउनुहोस् कम्तीमा पनि दस वर्षका लागि सहमति गरेर अघि बढाउँ बर्बरीको कुरो सुनेर छक्क पर्यो लेखक काङ्ग्रेससँग सहकार्य गर्ने अन्कनायो लेखक तपाईँको यो प्रस्ताव तपाईँहरूकै पार्टीका लागि स्वीकार्य होला तल कार्यकर्ताहरू मरेर खटेका छन् सबै ठाउँमा काङ्ग्रेससँगै भिडन्त हुँदैछ अथवा काङ्ग्रेसले तपाईँहरूको प्रस्ताव मान्ला उनीहरूले अहिलेसम्म तपाईँहरूलाई राजनीतिक मान्यता समेत दिएका छैनन् उनीहरू कसरी होच्यार भनिरहेछन् मुसाका दुलाबाट निस्केका भूसेनाहरू भनेर तपाईँकै कार्यकर्ताले पनि मान्ने छैनन् काङ्ग्रेसले मरेकाठै मान्नेवाला छैन लेखकले सिधै नाही त भनेन तर प्रस्ताव मलाई समेत मन नपर्दो भनेर सन्देश दिन खोज्यो माने नमाने पछिको कुरा बर्बरेकले सम्झाउँदै भन्यो हामी सिधै काङ्ग्रेसको नेतृत्वसँग वार्ता आरम्भ गरिराखेका पनि छैनौँ बजारमा एउटा प्रस्ताव पठाइदिउँ अलिक जिम्मेवार तरिकाले एउटा भाषण गरेर पनि यसलाई बजारमा फाल्न सकिन्थ्यो त्यसो गर्नु असम्मानजनक हुनसक्छ तर नेपाली काङ्ग्रेसको असल कार्यकर्ता जस्तो पत्रकारको कानमा खुसुक यो जानकारी हालिदिन पाइयो भने उनीहरूको नेतृत्वको मूड थाहा हुन्छ उनीहरू सकारात्मक देखियो भने सिधै दुई पार्टीका अध्यक्षको तहमा वार्ता गराउन पनि सकिन्छ उनीहरूले वास्तै गरेनन् भने जनताका बीचमा हाम्रो चासो सिधै पुर्याउन सकिन्छ राजनीतिक रूपमा हामीलाई कुनै घाटा हुने छैन जहाँसम्म आफ्ना कार्यकर्ताको कुरा हो हामीले तिनलाई दक्षिणपन्थी खतराका बारेमा राम्ररी वैचारिक प्रशिक्षण दिनुपर्छ हामीले उनीहरूलाई बुझाउनुपर्छ राजा र काङ्ग्रेस एउटै होइनन् र हाम्रो चरको विरोधले उनीहरूलाई एकै ठाउँमा जोड्ने खतरालाई बढाउँछ काङ्ग्रेस जे भए पनि निरङ्कुश राजतन्त्रको विरुद्धमा सङ्घर्ष गरेरै यहाँसम्म आएको पार्टी हो दुई महासचिव या महामन्त्रीको बीचमा वार्ता गराउन सकिँदैन मजाले आँसु लेखक बर्बरिकसँग बहस गरेर फाइदा हुँदैन बरु बर्बरिकको प्रस्तावमा हेलेरै केही नयाँ मुद्दाहरूको ज्ञान पाउन सकिन्छ भन्ने उसलाई लागिसकेको थियो अहिले केटाकेटी कुरा गर्ने समय होइन लेखकलाई सम्झाउने पारामा बर्बरिकले भन्यो नेपाली काङ्ग्रेसका महामन्त्री यो गहन राजनीतिको अर्थ बुझ्छन् जस्तो मलाई लाग्दैन तर मनैदेखि अहिंसाका पुजारी भएका काङ्ग्रेसका सभापतिले यसको महत्त्व बुझ्न सक्छन् अहिले म सिधै कसैलाई त्यहाँ पठाउन सक्दिनँ त्यसैले तपाईँ लाग्नुहोस् दुई तिन दिन अरू काम छोडेर गुणनिधि शर्मा थियो तिनको नाम भाइ कुरो तिम्रो राम्रो हो तर म कसरी पत्याउँ यो समाचार अलमलिएको स्वरमा गुणनिधिले भन्यो तिमी त एमाले पनि होइनौ तपाईँ काङ्ग्रेस हो दाइ खुलेर होइन म पनि नखुलेको नै हो तर मैले ल्याएको समाचार एमालेको माथिल्लो तहको प्रस्ताव हो लेखक एकछिन रोकियो एमालेका वरिष्ठ नेताहरू काङ्ग्रेसका नेताहरूको मन छाम्न चाहन्छन् यदि काङ्ग्रेसका नेताहरू पनि सहकार्यकै सोच राख्छन् भने दस वर्षका लागि सम्झौता गरेर अगाडि बढौँ भन्ने सोचमा छन् लेखक फेरि अड्कियो गुणनीति दाई यो एउटा राम्रो अवसर हो नेपाली राजनीतिलाई अगाडि बढाउने आखिर अबको नेपाल भनेको त यिनै काङ्ग्रेस र एमालेको हुने हो यी दुईवटालाई मिलाइदिन पाए नेपाली जनताले सुख पाउने थिए यो राम्रो कामको थोरै जस हाम्रा टाउकामा पनि आउने थियो गुणनीति हाँस्यो हेर भाइ मैले भनेको नेताहरूले खान्छन् भनेर त म दावी गर्न सक्दिनँ तर पनि नेताहरूसम्म कुरो पुर्याउँला उडनिधिले भन्यो एमालेवालाहरू यो कुरो सिधै अध्यक्षमा पुगोस् भन्ने चाहन्छन् किन किनकि काङ्ग्रेसका महामन्त्रीमा कम्युनिस्ट विरोधी मानसिकता छ भन्ने उनीहरूको निष्कर्ष हो नेताहरूको भावना बुझेकै हुनाले मैले तपाईँसँग अनुरोध गरेको हुँ किनभने काङ्ग्रेस पार्टीका सभापतिसँग पञ्चायती निरङ्कुशताको कालदेखि नै तपाईँको राम्रो सम्पर्क रहिआएको छ भन्ने मलाई थाहा थियो फेरि हाँस्यो गुणनिधि मनमोहनजीले सिधै हराउनु भएको तिमीलाई होइन तपाईँ यसमा लाग्नुहुन्छ भने अराउने नेताको नाम पनि म भनिदिन्छु म आजै किसुन्जीलाई भेट्छु तर एमालेबाट को आउँछ भनिदिउँ स्वयं महासचिव आउनुहुन्छ भन्नुहोला ल भाइ कोसिस गरौँ प्रस्ताव राम्रै लागेको छ मलाई तिन चार बजीतिर मेरो भेट हुनसक्छ किसुनजीसँग पाँच बजे पुतली लगतिर कतै भेटौँ हामी हुन्छ म तपाईँलाई विमल कृष्णको पसलमा कुरेर बस्छु पाँच बजे लेखकले भन्यो लेखकको दिन उत्सुकतामा बित्यो विमल कृष्णको पुस्तक पसल थियो भ्रिकुटी मण्डप रोडमा वामपन्थी साहित्यकारहरूको गफ गर्ने थलो पनि त्यही थियो लेखक पनि बेला मौकाको सहभागी थियो त्यहाँको हप्तामा तिन चार पटक पुग्ने कार्यक्रम बनाएको थियो उसले गफ गर्ने समय मिलाएर ऊ साढे चार बजे नै पसलमा पुग्यो पाँच बज्यो गुणनिधि आएन साढे पाँच बज्यो अह गुणनिधि आएन छ बज्दा पनि गुणनिधि नआएपछि लेखकले कोठातिर लाग्ने विचार गर्यो चिया गफ पनि सकिसकेको थियो सडकको पेटीमा निस्क्यो लेखक एकपल्ट उसका आशाका आँखाले पुतली सडकको मोडतिर निहाले पद्मोदयको मोडमा गुणनिधिको अग्लो शरीर फुत्त देखिन्छ कि भन्ने लागिरह्यो उसलाई तर अह गुणनिधिको अत्तोपत्तो थिएन लेखकलाई एकपल्ट पुतली सडकको पेटी नाप्न मन लाग्यो आजै आफ्नो प्रस्तावको जवाब पाउन उनीकै निकै हुटुटिएको थियो तर ठाउँ ठाउँमा उभिएर गुणनिधिको प्रतीक्षा गर्दा पनि गुणनिधिको अनुहार छेउछाउमा देख्न नसकेपछि लेखक सरासर कोठातिर लाग्यो गुणनिधिसँग नभेटी बर्बरेकलाई भेट्न जानुको कुनै अर्थ थिएन कि सहकारी हुन्छ कि हुँदैन भने टुङ्गै लिएर जानुपर्ने थियो उसले त्यसैले बिहानको खाना खाएपछि ऊ सरासर गुणनिधिको डेरातिर लाग्यो आऊ भाइ आऊ उसैलाई पर्खिएर जसरी गुणनिधिले लेखकलाई स्वागत गर्यो दाइले हिजो त मलाई बेसरी टेन्सन दिनुभयो लेखकले गुनासो गर्यो म यो प्रस्तावको पक्षको मान्छे हुँ किशुनजीलाई जसरी पनि मनाउँछु भन्ने लागेको थियो तर सात बजेसम्म मैले उहाँसँग छुट्टै बसेर कुरा गर्ने मौकै पाइनँ त्यसरी मैले तिमीलाई दिएको वचन पुरा गर्न सकिनँ लेखक हिजोको भेटघाटको गन्थनमा अल्मलिने मनस्थितिमा थिएन त्यसैले उसले सिधै आफ्नो चासो पोख्यो दाई सम्भावना कस्तो देख्नुभयो तपाईँले हेर भाइ यो यति सजिलै हुने काम होइन किसुनजीले यति बेला स्वार्थी लोभी र फटाहरूको घेराबन्दीमा हुनुहुन्छ तिनीहरूले किसिमजीलाई पन्ध्र सालको निर्वाचनको सपना देखाइरहेका छन् दुई तिहाई त कतै जाँदैन भन्ने तिनको निष्कर्ष छ त्यसैले हामीले अलिक बढी मिहिनेत गर्नुपर्छ छिट्रिक्क पर्यो लेखक त्यसो भए यो अभियान सम्पन्न हुन्न लेखक पिरोलियो अहिले पन्ध्र साल होइन भन्ने म जान्दछु तर हाम्रा बुढा नेताहरू त्यो जान्दैनन् तिस वर्षमा नेपाल र विश्वकै राजनीति कहाँबाट कहाँ पुगिसक्यो भन्ने जानकारी हाम्रा नेताहरूको मथिङ्गलमा घुस्नै सकेको छैन तर निराश भइहाल्ने बेला पनि भएको छैन हामीले सम्भावनाहरू खोज्नुपर्छ र त्यसमा लाग्नुपर्छ गुणनिधिको पाको कुराले लेखकको अनुहार उज्यालियो किसिमजीलाई नक्कु जेलमा सँगै बसेको कुनै नाम चलेको नेताले भेटेर कुराकानी गर्ने हो भने सकारात्मक निर्णय लिन पनि सकिन्छ त्यस्तो कुनै नेताका बारेमा तिमीलाई जानकारी छ लेखकलाई जानकारी त थियो तर बर्बरिकसँग सल्लाह नगरी यति ठुलो निर्णय कसरी दिन सक्थ्यो र ऊ दाई चिन्न त म चिन्छु चार पाँचजनालाई लेखकले भन्यो तर पार्टीका महासचिवसँग सल्लाह नगरी म कसरी निर्णय गर्न सक्छु र तिमी एकचोटि भीष्मजीसँग भेट सकभर आजै किशुनजी यो भूमिगत काम भन्ने कुरो पत्याउनुहुन्न त्यसैले नखु जेलमा सँगै बसेको र भर्सक जेलमा सुरुङ खनेर भागेको मान्छेलाई पठाऊ त्यस्ता नेतालाई उहाँ गणेशमानजीलाई जत्तिकै माया गर्नुहुन्छ लेखक बेलुका भेट्न आउने गरी कोठाबाट बाहिरियो उसको मनले होला कि त भन्न थालिसकेको थियो त्यसैले ऊ सरासर भरबरीको डेरातिर लाग्यो पार्टीले एउटा साइकल उपलब्ध गराएको थियो बर्बरिकलाई कोठाबाट पार्टी अफिस जाँदा ऊ सधैँ त्यही साइकल चढ्ने गर्थ्यो लेखक घरको गल्लीमा छिर्दा उसले बर्बरिकलाई साइकल पुस्दै गरेको देख्यो साइकल त आफैले पुस्नु पर्दैन होला नि लेखकले ठट्यौली हुन खोज्दै भन्यो आफ्नो काम सकेसम्म आफैले गर्नुपर्छ आफूले गर्न नसक्दा मात्र अरूलाई लगाउने हो ठट्टाको उत्तर दिँदै बर्बरिकले सोध्यो अलिअलि गाडी गुड्यो पार्टी अफिस जान साह्रै हतार छैन भने आधा घन्टा जति समय मलाई दिनुहोस् न लेखकले भन्यो अलिकति रिपोर्टिङ र एउटा निर्णय गर्नुपर्ने भयो साइकललाई स्ट्यान्डमा टेकाएर बर्बरिक डेराभित्र छिर्यो मैले गुणनिधि शर्मासँग कुरा गरेँ लेखकले आफ्नो कामको प्रतिवेदन दिन थाल्यो गुणनिधि शर्मालाई तपाईँ चिन्नुहुन्छ होला पञ्चायत यातनाको शिकार भएका नेपाली काङ्ग्रेसका वरिष्ठ पत्रकार हुन् उनी काङ्ग्रेस सभापतिको निकटस्थ व्यक्ति हुन् र उनी पनि यसको पक्षमा छन् कुराको थालनी भयो कि भएन गर्विकले सोध्यो मैले गुणनिधिलाई तपाईँको प्रस्ताव जस्ताको तस्तै भने उनी खुसी भए र हिजो राति नै उनले आफ्ना सभापतिसँग भेट पनि गरे उनी यो प्रस्तावको पक्षमा छन् तर उनले भनेका छन् किशुनजी वरपरका मानिसहरूको घेरामा फस्नु भएको छ र अहिले पनि काङ्ग्रेस र कम्युनिस्ट पार्टीलाई पन्ध्रै सालको चस्माले हेरिरहनु भएको छ कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन प्रदीप नेपालको उपन्यास बर्बरीको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय कालीकोटको रेडियो नयाँ कर्णाली जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश दार्चुलाको नयाँ नेपाल एफएम बैतडीको रेडियो सन्सेर अछामको रेडियो रामा रोशन सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम दैलेखको ध्रुवतारा एफएम जाजरकोटको रेडियो हाम्रो पाइला सल्यानको रेडियो राप्ती बाँकेको रेडियो कोअलपुर कपिलवस्तुको रेडियो बुद्ध आवाज गुल्मीको रेडियो रेसुङ्गा बुटवलको रेडियो रिपब्लिक दाङको radio Madhyapaschim radio Prakriti FM र नयाँ युग एफएम रेडियो प्युठान बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि एकैसाथ श्रुति सम्वेक सुन्दै हुनुहुन्छ गोर्खाको गोरखकाली एफएम तनहुँको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम पोखराको रेडियो तरंग पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर रूकुमको रेडियो सिस्ने फलेवासको रेडियो पर्वत चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवन मकवानपुरको हेटौँडा एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पाबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ त्यसै गरी दोलखा जिरीको रेडियो हिमाली खोटाङको हलेसी एफएम रामेछापको रेडियो तीनलाल रौतहटको नुन्थर एफएम सर्लाहीको रेडियो एकता ढुकढुकी एफएम र मुक्तेश्वर एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दिवास भोजपुरको रेडियो चमलुङमा एफएम रेडियो तेह्रथुम धरानको विजयपुर एफएम मोरङको रेडियो सुनाखरी विराटनगरको रेडियो पूर्वेली आवाज इटहरीको सप्तकोशी एफएम झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी आज प्रदीप नेपालको उपन्यास बर्बरीको वाचन सुनिरहेका छौं यसको बाँकी अंश वाचन अब सुनौ परू साइकललाई स्ट्यान्डमा टेकाएर बर्बरिक डेराभित्र छिर्यो मैले गुणनिधि शर्मासँग कुरा गरेँ लेखकले आफ्नो कामको प्रतिवेदन दिन थाल्यो गुणनिधि शर्मालाई तपाईँ चिन्नुहुन्छ होला पञ्चायत यातनाको शिकार भएका नेपाली काङ्ग्रेसका वरिष्ठ पत्रकार हुन् उनी काङ्ग्रेस सभापतिको निकटस्थ व्यक्ति हुन् र उनी पनि यसको पक्षमा छन् कुराको थालनी भयो कि भएन मैले गुणनिधिलाई तपाईँको प्रस्ताव जस्ताको तस्तै भने उनी खुसी भए र हिजो राति नै उनले आफ्ना सभापतिसँग भेट पनि गरे उनी यो प्रस्तावको पक्षमा छन् तर उनले भनेका छन् किसुनजी वरपरका मानिसहरूको घेरामा फस्नु भएको छ र अहिले पनि काङ्ग्रेस र कम्युनिस्ट पार्टीलाई पन्ध्रै सालको चस्माले हेरिरहनु भएको छ यो त शर्माजीको निष्कर्ष भयो बरुलेकले कुरा काट्दै सोध्यो किसुनजीले के भनेछन् सिधै नकारेछन् सिधै नकारेका छैनन् तर गुणनिधिको निष्कर्षमा किशुनजी हामी जति सहज सहज पनि छैनन् त्यसैले गुणनिधिले एउटा सुझाव तपाईँलाई नै सुनाउनु भनेर पठाएका छन् लेखक एकछिन रोकियो एकपल्ट उसले थकाइको सास तानेर भन्यो भूमिगत राजनीति गर्नेलाई उनी स्वीकार्दैनन् रे त्यसैले किशुनजीसँग सिधै कुरा गर्ने हो भने जेलमा उहाँसँगै बसेको र सकभर जेलब्रेक गरेको कुनै नेता साथीलाई पठाउने सल्लाह दिएका छन् बर्बरिकले एकछिन गमेर भन्यो नाम चलेका साथीहरू आफ्नो चुनाव क्षेत्रबाट क्षेत्रतिर लागिसक्नुभयो यसपालि गौरव कमरेड भएको छैन र मैले सुनेअनुसार नखुजेलमा किसुनजीसँग उहाँको सम्बन्ध पनि राम्रै थियो लु तपाईँ पनि पार्टी अफिसतिर लाग्नुहोस् र गौरव कमरेडको खोजी थाल्नुहोस् म उहाँसँग कार्यालयमै कुरा गर्छु र सम्भव भयो भने आजै उहाँलाई पहिलो चरणको कुरा गर्न नेपाली काङ्ग्रेसका सभापतिकोमा पुर्याउनुपर्छ लेखक जुरुको उठ्यो कि बस्नुहुन्छ ह्यान्डलमा बरबरिकले हाँस्दै भन्यो साइकल त म राम्रै चलाउँछु त्यो रहर पनि नगरौँ लेखक पनि सँगै हाँस्यो सकभर गौरवजी पार्टी कार्यालयमा हुनुहोला नभए विद्यार्थीको कार्यालयमा हुनुहोला उहाँले दिन बिताउने भनेको यिनै दुई ठाउँमा त हो त्यसैले तपाईँ साइकल चढेर जानुहोस् म पहिले विद्यार्थीको केन्द्रीय कार्यालयमा छिरेर पार्टी अफिसतिर आउँछु मेलमिलापको सम्भावना कमजोर हुन थालेको लाग्दै थियो लेखकलाई तर पनि उसले बर्बरीको निर्देशन पालना गर्न आनाकानी गरेन बर्बरिक अग्लो साइकलमा चढेर गल्लीबाट बाहिर निस्केपछि लेखक विद्यार्थी सङ्गठनको केन्द्रीय कार्यालयतिर लाग्यो आज गौरव सर पार्टी कार्यालयमा हुनुहुन्छ भन्ने सूचना पाएपछि उसरासर सरासर पार्टी कार्यालयतिर लाग्यो पार्टी कार्यालयमा पनि गौरव आफ्नो कोठामा थिएन त्यसैले उसरासर सरासर बर्बरिकको कोठातिर लाग्यो नभन्दै बर्बरिक र गौरव दुईजना एकअर्कालाई हेराहेर गरेर बसेका थिए आउन सक्छु लेखकले सोध्यो आउनुहोस् अनि छलफलमा भाग पनि लिनुहोस् यो अभियानको एउटा हिस्सा तपाईँ पनि हो बर्बरिकले भन्यो यसरी यो एउटा प्रस्ताव लिएर तपाईँ भट्टराईजीसम्म पुग्नुहोस् गुणनिधि शर्मालाई पनि तपाईँ चिन्नुहुन्छ सायद कुनै समयमा तपाईँ र उहाँसँगै भद्रगोल जेलमा पनि बस्नुभएको थियो होला गुणनिधि शर्मा यो प्रस्तावप्रति सकारात्मक हुनुहुन्छ सकभर सहकार्य गर्ने हुँदै नभए केही प्रमुख नेताहरूका बीच चुनावी प्रतिस्पर्धा नगराउने त्यो पनि हुन सकेन भने दुई पार्टीका अध्यक्षलाई हामीले चुनौती नदिने गरी कुरा गर्नुहोस् मगा मगा सागा हाम्रो अध्यक्ष त धरानबाट सजिलै चुनाव जित्नुहुन्छ लेखक फ्याट बोलिहाल्यो त्यसै हुनाले त अरूमा नमिले पनि अध्यक्षमा कुरो मिल्न सक्छ उहाँहरूलाई काठमाडौँमा जित्न गाह्रो छ हामीलाई सुनसरीमा चुनौती दिने कोही छैन क्षेत्र पनि दुवै एक एक नम्बर नै परेका छन् बर्बरिक बोल्दा बोल्दै रोकियो यो प्रस्ताव हार्जितको होइन जनआन्दोलनका शक्तिहरू मिले है भन्ने सन्देशको लागि हो र मलाई लाग्छ यसमा भट्टराईजीले हुँदैन भन्ने ठाउँ कतै बाँकी रहँदैन बर्बरिक एकछिन रोकियो लेखक अब तपाईँको काम गौरवजीलाई गुणनिधि शर्माजी कहाँ पुर्याउनेमा सीमित रह्यो सकेसम्म चाँडो उहाँहरूको भेट गराइदिनुहोस् म निर्वाचन अभियानमा दौडाउनु अघि नै यसको एउटा टुङ्गो सकभर सकारात्मक टुङ्गो लागिसक्नुपर्छ लेखकले टाउको हल्लायो गौरव र लेखक कार्यालय सचिवको कोठातिर गए हामी आजैबाट आफ्नो अभियानमा लागौँ सम्भव हुन्छ भने गौरवले भन्यो शर्मा दाईलाई अहिले भेट्न सकिन्न उहाँलाई भेटिहाले पनि दिउँसो उहाँले तपाईँलाई भट्टराईजीसँग भेटाउन सक्नुहुन्न भट्टराईजीसँग भेटाउनका लागि उहाँले पनि रात कुर्नै पर्छ मैले भट्टराईजीलाई भेट्न खोजेको छु भन्ने हिसाबले समाचार जाओस् त्यसो हुँदा बुढा मान्छेले अलिक सरम मान्लान् सरल मान्लान् भन्ने मलाई लागेको छ लेखक निस्कियो गौरव आफ्नो कार्यालयीय काममा लाग्यो साढे तिन बजीतिर लेखक फर्कियो के भयो गौरवको स्वरमा स्वाभाविक उत्सुकता थियो भरे सात बजी गुण्डिती शर्माले तपाईँलाई बालोटार लानुहुनेछ र उहाँले नै तपाईँलाई कुराकानी सकेपछि डेरामा पुर्याउनुहुनेछ म चाहिँ तपाईँलाई शर्मादाईको जिम्मा लाएर बिदा हुनेछु बालोटारमा त भिड होला त्यहाँ कसरी कुरा गर्न सकिएला र आज एक दिनका लागि व्यवस्था मिलाएको छु भन्नुहुन्थ्यो शर्मादाईले छ बजीपछि नै किसनजी फुर्सद दिनुहुन्छ भन्नुहुन्थ्यो शर्मादाईले तपाईँले नखुजेलमा माया गरेको र सुरुङ खनेर भाग्ने एकजना भाइले भेट्न खोज्नु भएको छ अलग्गै भनेर कुरा मिलाउनु भएको छ अरे साँझ भरिसको थिएन बालोटार छिर्दा बालोटारसँग अभ्यस्त भइसकेको गुणनिधि शर्माले गौरवलाई टुङ्गैमा पुर्यायो सरासर साँझ झरिसको थिएन बालोटार छिर्दा बालोटारसँग अभ्यस्त भइसकेको गुणनिधि शर्माले गौरवलाई टुङ्गैमा पुर्यायो सरासर नमस्कार प्रधानमन्त्रीज्यू गौरवले शिष्टाचार पालन गर्यो नमस्कार नमस्कार गौरव बाबु आउनुहोस् तपाईँलाई स्वागत छ बोल्दा बोल्दै भट्टराईजी आफ्नो सोफामा बसे गौरवले गुणनिधितिर हेऱ्यो गुणनिधि पनि बसेपछि ऊ गुणनिधिको छेउमा टुसुक्क बस्यो गौरव बाबुले राहत लिनुभयो भट्टराईजीको प्रश्न सुनेर गौरव छक्क पर्यो आफू नेपाली राजनीतिमा दुर्गामी असर पार्ने प्रस्ताव लिएर छलफल गर्न आएको मान्छेलाई बुढा त राहत लिए नलिएको कुरातिर पो ध्यान ध्यान थाल्छन् त लिएको छैन प्रधानमन्त्रीज्यू कि क्रान्तिकारी बहिष्कार गर्ने होइन त्यत्तिकै ढिलो भयो गुणनिधिजी गौरवजी हाम्रो देशको एकजना बहादुर मान्छे हो मलाई समेत पत्तै नदी नकुजेलमा त्यत्रो सुरुङ खन्नुभयो प्रधानमन्त्रीजी गौरवजी एउटा सदाशयको प्रस्ताव लिएर आउनुभएको छ त्यता लाग्ने कि मौका छोपेर गुणनिधिले कुरालाई मुद्दातिर ल्याउन खोज्यो त्यो पनि भइजान्छ पहिले चिया खाउँ त्यहाँ बाहिर कसैलाई चिया ल्याउन भन्नुहोस् प्रधानमन्त्रीज्यूले मलाई चिन्नुभयो मेरो राहतको बारेमा सोध्नुभयो गौरवले भन्यो हामीले च्यालखानाका चिसा रातहरूसँगै बितायौँ लामो समय सँगसँगै आन्दोलन पनि गऱ्यौँ यो सहकारीले निरन्तरता पाओस् भन्ने मेरो शुभकामना दिन आज मैले यहाँसँग समय मागेको हुँ ए म त झुकिरा तपाईँ माले पो प्रधानमन्त्री हाँसे तर अहिले म माले भएर यहाँलाई भेट्न आएको होइन अनि अर्को कुरो हिजोको माले आज एमाले भएको छ र मनमोहन अधिकारी हाम्रो अध्यक्ष हुनुहुन्छ हो हो मलाई थाहा छ मनमोहनजी पनि चुनावमा उठ्दै हुनुहुन्छ म यसै विषयमा कुराकानी गर्न चाहन्छु गौरव एकछिन रोकियो यसबारेमा गुणनिधिले यहाँसँग कुराकानी गरिसक्नु भएकै छ म यसलाई लम्ब्याउन चाहन्न गौरव बाबु तपाईँ कहाँबाट उठ्नुभएको छ म हाम्रा साथीलाई तपाईँलाई सघाउन भनिदिन्छु तपाईँ जस्तो मान्छे संसदमा चाहिन्छ बुढा मान्छे मुद्दामा प्रवेशै गर्न नचाहेको देखेपछि गौरवले गुणनिधिको अनुहारतिर हेऱ्यो लाचारी उसको अनुहारमा टल्किन थालेको थियो किशुनजी गौरवजी पार्टीको एउटा प्रस्ताव लिएर आउनुभएको छ सहकार्यको गुणनिधिले अगाडि सर्दै भन्यो उहाँलाई यसो कुरा राख्न सक्ने राख्न दिने कि तपाईँहरू धेर वार्ता गर्नुहुन्छ किसुनजीले हाँस्दै भने ल भन्नुहोस् न त किसुनजी म वार्ता गर्न आएको होइन गौरवले आदरको भाकामा भन्यो मसँग तीन प्रस्ताव छन् पहिलो सकिन्छ भने मिलेर चुनाव लडौँ त्यो सकिन्न भने केन्द्रीय पदाधिकारीहरूबीच चुनावी सहकार्य गरौँ त्यो पनि सकिन भने दुई पार्टीका प्रमुख अध्यक्ष र सभापतिका लागि सहकार्यको व्यवस्था गराउँ हाम्रो महासचिवको प्रस्ताव छ दस वर्ष हाम्रा दुई दल सहकार्य गरेर अघि बढ्यो भने यो बौद्धलीय प्रजातन्त्रको भविष्य उज्जवल हुने कुरा सुनिश्चित हुन्छ म यही सुनाउन यहाँ आएको हुँ गौरव बाबु मैले गुणनिधिलाई भनिसकेको थिएँ यो सहकार्य सम्भव छैन भनेर यसबारे अब छलफल हुँदैन तपाईँ संसदमा चाहिने मान्छे हो जहाँबाट उठ्नुहुन्छ त्यहाँ म हाम्रा साथीहरूलाई भनिदिउँला किसुनजी पार्टीले मलाई चुनाव सञ्चालनको जिम्मा दिएको छ म कतिबाट उठिरहेको छैन र उठ्ने सम्भावना पनि छैन गर्व एकछिन रोकियो म प्रति तपाईँले देखाउनु भएको सद्भाव हाम्रा अध्यक्ष मनमोहन अधिकारीप्रति देखाइदिनु भए हाम्रो मुलुकलाई फाइदै हुन्थ्यो तपाईँप्रतिको सद्भाव मेरो निजी कुरा हो मेरो नाकै मुनि मलाई समेत थाहा नदिई त्यत्रो सुरुङ खनेर जेलबाट भाग्ने युवाप्रतिको सद्भाव हो तर मनमोहनजी भनेको तपाईँहरूको पार्टीको अध्यक्ष हो अहिलेको अवस्थामा म त्यस्तो निर्णय लिन सक्दिनँ त्यसो भए म बिदा पाऊँ सहकार्य सम्भव छैन भनेर मैले महासचिवलाई रिपोर्टिङ गर्नुपर्ने हुन्छ नमस्कार गौरवले उठेर भन्यो म पनि जाउँ कि सुन्जी अनुमति माग्यो जानुस् जानुस् गौरव र गुणनेदी मसँगै बालोटारको ढोका बाहिर निस्किए दुवैको मन उदास थियो बलिहारी जाऊँ मैं धोबे बलिहारी जाऊँ मैं धोबे बलिहारी बिगार्ने भए फटाहरूले किसुनजीलाई गुणनिधिले सुस्केराको भाकामा भन्यो गौरवजी किसुनजीलाई काठमाडौँको क्षेत्र एकतर्फी रूपमा छोड्न मिल्दैन एकतर्फी त छाड्नै सकिन्न गौरवले अड्किएर भन्यो बरु भोलि तपाईँ एक्लै भेटेर कुरा गर्नुहोस् न सुनसरी र काठमाडौँको सहकार्यका बारेमा दुवै पार्टीले एकअर्काको अध्यक्षलाई सम्मान गरेको देखिने गरी क्षेत्र छोड्न सकिन्छ गौरव फेरि एकछिन रोकियो सुनसरीको एक नम्बर क्षेत्र जित्न हामीलाई कुनै गाह्रो हुँदैन तर यहाँ किसुन्जीलाई जित्न सजिलो होला जस्तो मलाई लाग्दैन र हाम्रो महासचिव काङ्ग्रेसका महामन्त्रीभन्दा काङ्ग्रेसका सभापतिलाई सहकार्य गर्न सकिने मान्छे ठान्नुहुन्छ महासचिवजीको सोचाइ सही हो म फेरि एकपल्ट किसुनजीसँग भेटेर सबै कुरो प्रष्ट राख्ने कोसिस गर्छु गुणनिधि शर्माको स्वर नाम्चेको बतास जस्तो चिसो थियो आवश्यक पर्दा भोलि फेरि भेटौँला आजलाई बिदा पाऊँ गौरवले भन्यो नमस्कार नमस्कार गौरव भाटपटिनीको बाटो भएर सरासर बर्बरिक बस्ने घरतिर लाग्यो साँझ शान्त थियो बर्बरिकको कोठा पनि शान्त थियो बर्बरिक वेदको कुर्सीमा बसेर कुनै किताब पढिरहेको थियो गौरव नजिकैको कुर्सीमा फ्यात्त बस्यो तपाईँको अनुहारले कुरा बिग्रियो भनेर मलाई भनिरहेछ बर्बरिकले भन्यो भट्टराईजीले सहकारीको प्रस्ताव भन्ने शब्दावली सुन्ने बित्तिकै हुन्न हुन्न भन्नुभयो तैपनि मैले गुणनिधिलाई अनुरोध गरेको छु कम्तीमा पनि दुई पार्टीका अध्यक्ष बीचको निर्वाचन क्षेत्रमा सहकार्य गराउन नेताहरूलाई मनाउनुहोस् भनेर तर मैले मन मारिसकेको छु तपाईँले कसरी कुरा राख्नुभयो गौरवले बालोटारमा भएको वार्ता र वातावरणको विवरण सुनायो उसले विधायको क्षणमा गुणनिधि शर्माको अनुरोध र आफ्नो जवाफ पनि जस्ताको तस्तै सुनायो हामी एक नम्बर जित्न सक्छौँ उसले सोध्यो कठिन छ तर हजारको आसपासले जित्छौँ गाउँ सबै जित्छौँ नगरमा काङ्ग्रेसले जित्छ हाम्रो मत पनि सन्तोषजनक आउँछ चिया खाने हो के सोध्यो खाउँ गौरवले एकछिन अड्केर भन्यो एकचोटि गणेशमान सिम्मासम्म पुग्ने हो मेरो एउटा सूत्र छ राम्रै पहिले काठमाडौँ पढ्दादेखिको साथी हो बा भन्छ गणेशमानलाई गणेशमानजीलाई पुरै बाहिर पारिसकेका छन् यिनीहरूले बर्बेकले भन्यो त्यसले के बिगार्छ र काङ्ग्रेसभित्र परिवर्तनको धारको नेतृत्व गर्ने बुढा तिनै हुन् आफूले पाएको प्रधानमन्त्रीको पद सर्लक्क कृष्णप्रसाद भट्टराईको पोल्टामा हालिदिने पनि तिनै हुन् त्याग र सम्मानको भावना छ तिनीभित्र अहिले कुनै परिणाम ननिक्लिए पनि पछि काम लाग्छ कोरेलाले जसरी माले मसाले मण्डले एकै हुन् भनेर तिनले कहिले भाषण गरेका पनि छैनन् काङ्ग्रेसभित्र अहिले चलिरहेको दक्षिणपन्थी दार कोइरालाले बोकेका छन् अहिंसाका पुजारी भट्टराईले यथास्थितिको जिम्मेवारी लिएका छन् भने गणेशमाले नै परिवर्तनको प्रतिनिधित्व गरिरहेका छन् अहिले बनेको सम्बन्धले नेपाली राजनीतिमा दीर्घकालीन असर पुर्याउन पनि सक्छ तपाईँलाई त्यस्तो लाग्छ भने भेट्दा हुन्छ चिया पिएर गौरव घरबाट बाहिर निस्क्यो प्रदीप नेपालको उपन्यास बर्बरिक तपाईँ सुन्दै हुनुहुन्थ्यो बर्बरिकको आजको श्रृङ्खला पनि अबलाई अन्त्यतिर आइपुगेको छ बर्बरिक उपन्यास यसै वर्ष दुई हजार सत्तरीमा पहिलो संस्करण प्रकाशित भएको उपन्यास हो प्रदीप नेपालको यो उपन्यासको आउँदो साता हामी अन्तिम श्रृङ्खलाको वाचन लिएर आउनेछौँ आजको वाचनसँगै श्रुति सम्वेकको समय अब सकिन्छ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि S H R U T I Shruti at UNN dot com dot एनपीमा प्रतिक्रिया दिन सक्नुहुन्छ हवस् त